नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकोट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोका र विशाल विकको हार्दिक स्वागत छ गलकोट खबर एफएम ब्यान्डमा एक सय दुई थोप्रो चार मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू रेघामा मोटरवाद उद्घाटन कार्यक्रम सम्पन्न कोरोनाका कारण ऐतिहासिक भोजपोल्ने मेला यस वर्ष सामान्य रूपमा मनाइने बागलुङका कोरोना संक्रमित महिलाको हेलिकप्टरबाट उद्धार आज रातिदेखि बागलुङमा लकडाउन खुल्ने सुरक्षा विधि अपनाएर गतिविधि सञ्चालन गर्न प्रशासनको आग्रह र ओकिल सहित बागलुङमा थप छजनालाई कोरोना संक्रमण पुष्टि तिहार अघि नै सुक्यो सयपत्री र मखमली जोगाउन मुस्किल ओ दाई दाई दुली त भागी नि हेर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 समावेश गर्दै जाने समेत प्रतिबद्ध तथा समेत व्यक्त गर्नु भएको थियो कार्यक्रममा एक करोड नौ लाख छत्तिस हजार रुपियाँ बराबरको आर्थिक आय प्रस्तुत गरिएको थियो बाट निर्माण प्रदेश सांसद चन्द्रबहादुर बुधा सागरको सांसद विकास कोषबाट पच्चिस लाख सङ्घीय सांसद देवेन्द्र पौडेलको सांसद विकास कोषबाट दस लाख वडाबाट दस लाख र नगरको एक लाख गरी छ्यालिस लाखको लागतमा मोटर बाटो जोडिएको गलकोत नगरपालिका वडा नम्बर एघार रेघाका वडा अध्यक्ष दमर बहादुर श्रेष्ठले जानकारी दिनुभयो कार्यक्रममा गरकुट नगरपालिका वडा नम्बर एघार रेघाको वडा अध्यक्ष दमर बहादुर शिरेषको शिरेष पूर्व गाविस उपाध्यक्ष गङ्गा भुजेल नेपाल कङ्ग्रेस पार्टी नेकपाको वडा सभापति चन्द्रबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो मोटर बाटो उद्घाटन कार्यक्रम बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष नरबहादुर घरतीको अध्यक्षता समितिका पूर्व सहसचिव पूर्ण राकेश कोतीको स्वागत तथा समितिका सचिव तेजिन र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो Thank you. विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड उन्नाइसका कारण यस वर्ष अर्घल खेलकुद विकास मञ्चको वार्षिक वार्षिकोत्सव तथा ऐतिहासिक भुसपोल्ने पर्व दुई हजार सतहत्तर स्थगित गरिएको छ प्रत्येक वर्ष अर्घल खेलकुद विकास मञ्चले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गर्दै आएको विविध कार्यक्रमहरू कोरोना भाइरसका कारण स्थगित गरिएको अर्घल खेलकुद विकास मञ्चका अध्यक्ष लोकबहादुर छेत्रीले जानकारी दिनुभयो मञ्चले यस वर्ष कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गर्दै अन्य कार्यक्रम स्थगित गरे पनि विपद व्यवस्थापन कोष अभियान निर्माण तथा सञ्चालन गर्ने निर्णय गरेको मञ्चले जनाएको छ मञ्चको विविध कार्यक्रमहरू स्थगित गरिए पनि ताराखोलाका मगर समुदायको ऐतिहासिक भुस पोल्ने पर्वलाई भने निरन्तरता दिनको लागि आज बिहान घामको झुल्कोसँगै शङ्खुबारीमा सामान्य रूपमा भुस पोलिएको मगर भाषा तथा सांस्कृतिक संवर्धन समिति अर्गलका सचिव बिरबलाल घर्ती नाउसा मगरले जानकारी दिनुभयो घरतीका प्रत्येक वर्ष जसो यस वर्ष आज साँझ यो वर्षभरि मृत्यु भएका तर बर्खी बर्खी फाल्न बाँकी रहेका घरहरूबाट मृतकको मावल र माइतमा होलदास पठाउने भोलि बिहान पठाइएका होलदास मावल माइतका आफन्तहरूले बाँड्ने र कार्तिक छब्बिस गते दिउँसो चार बजे सामान्य रूपमा छापे खन्ने कार्यक्रम तय गरिएको छ विशेष गरी ताराखोला गाउँपालिका वार्ड नम्बर दुई अर्गलमा बसोबास गर्ने विभिन्न थरका मगर समुदायको पहिचान र सभ्यताको रूपमा मनाइने भुस पोल्ने मेलामा छोप खन्ने जस्ता कार्यक्रम सामान्य रूपमा गर्दै आए पनि हरेक वर्ष हुँदै आएको पुत्र बढाई कार्यक्रम यस वर्ष भने नगरिने अर्गल खेलकुद विकास मञ्च का सचिव सूर्यबहादुर घटी पुलिसा मगरले बताउनुभयो प्रत्येक वर्ष कार्तिक चौबिस गतेदेखि छब्बिस गतेसम्म अर्गलका मगर समुदायले ऐतिहासिक भुसपोल्ने पर्व मनाउने गर्दछन् करिब नब्बे प्रतिशत मगर समुदाय बसोबास गर्ने अर्गल गाउँको भुसपोल्ने मेलाको छुट्टै विशेषता रहेको छ पाल्पाको अर्गली भन्ने ठाउँबाट बसाइसरी आएका घरती मगरले मेलामा आफ्ना समुदायमा मानिसको मृत्यु र जन्म संस्कारसँग सम्बन्धित गोपीचन गीत गाउने र नाच्ने गर्दछन् मेलाको अन्तिम दिन कार्तिक छब्बिस गते उनीहरूले एक वर्षभरि मृत्यु भएका आफ्ना परिवारका सदस्यको बर्खी फाल्ने गर्छन् त्यस्तै छब्बिस गते नै पुर्खाले खेती गरेको सम्झनामा शङ्कुबारीमा छापे खन्ने र पूजाआजा गरी हिउँदी अन्न बालीको खेती सुरु गरिन्छ दिउँसो चार बजे समयमा शङ्खु घरमा पूजाआजा गरी बारीमा छापे खन्ने गहुँ जौ छर्ने गरिन्छ अविवाहित युवा युवतीले बारी नसकु नसकुन्जेलसम्म नरोकी खन्ने गर्दछन् भने विवाहितले बिउ छर्ने गर्दछन् पन्ध्रौँ शताब्दीदेखि सुरु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 थप उपचारको लागि काठमाडौँ लगिएको छ बागलुङ नगरपालिका वडा नम्बर चारकी चौन्न वर्षे महिलाले श्वास प्रश्वासमा समस्या देखिएपछि सोमबार बिहान हेलिकप्टर मार्फत काठमाडौँ लगिएको हो उहाँले गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो त्यस यता धौलागिरा अस्पतालको आइसोलेसनमा उपचाररत उपचार भइरहेको थियो उहाँलाई अस्पतालमा अक्सिजन दिइदिए आइएको थियो तर समस्या थप जटिल बन्न सक्ने भन्दै परिवारले काठमाडौँको हेम्स अस्पताल लगिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिनुभयो यही कार्तिक सत्र गते रातिदेखि बागलुङ बजारमा जारी बन्दाबन्दी अन्त्य भएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार सूचना जारी गर्दै आगामी दिनमा मापदण्ड अपनाएर गतिविधि गर्न आग्रह गरेको छ छ मुद्दामा जारी सूचनामा गर्न हुने कार्य र गर्न नहुने कार्यहरू जानकारी गराएको जिल्ला प्रशासनिक कार्यालय बागलुङले जनाएको छ स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर गर्न हुने अर्को सूचना जारी नगर्दासम्म बन्द रहने सेवा र ध्यान दिनुपर्ने कुरा सहित सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी सुरेश नेउपानेले जानकारी दिनुभयो सूचनामा एक हप्तादेखि जारी बन्दाबन्दी अन्त्य होटल तथा रेस्टुरेन्टमा यातायातका साधनहरूमा स्वास्थ्य सुरक्षा मापदण्ड अप्नाएर सुचारू गर्न सकिने भनिएको छ यस्तै विद्यालय कलेज ट्युसन सेन्टर र परीक्षा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन अनुसार हुने प्रदर्शन भेला cinema hall party palace salon swimming pool beauty parlour खेलकुदका कार्यक्रम तथा भिडभाड हुने कार्यक्रम सञ्चालन गर्न नपाइने नपाइने कोरोनाको समयमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कडा कारवाही गर्ने चाडपर्वमा उच्च सतर्कता अप्नाई घरमै सीमित गर्न प्रशासनले आग्रह गरेको छ बागलुङमा वकिल सहित थप छ जनाले कोरोना संक्रमण पुष्टि भएको छ छेडोको उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङका एकजना वकिल र एकजना प्रहरी सहित थप छ जनाले कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बागलुङका महामारी फोकल पर्सन प्रकाश घिमिरेले जानकारी दिनुभयो उहाँले बागलुङ नगरपालिका वडा नम्बर एकका सन्ताउन्न वर्ष एकजना पुरुष बागलुङ नगरपालिका दुईकी चालिस वर्ष एकजना महिला बागलुङ नगरपालिका वडा नम्बर तिनका त्रिचालिस वर्ष एकजना पुरुष बागलुङ नगरपालिका वडा नम्बर चारका चौहत्तर वर्ष एकजना महिला र पचपन्न वर्ष एकजना पुरुष र जिल्ला प्रहरी कार्यालय बागलुङका तेत्तिस वर्ष एकजना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो फोकल पर्सन घिमिरेले कोरोनाको लक्षण देखिएपछि धौलागिरा अस्पताल बागलुङमा उपचारको लागि आएकाहरूको स्वाब सङ्कलन गरे पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फुलहरू सुक्न थालेका छन् बागलुङका अधिकांशका घरमा रहेका सयपत्री र मखमली फुलहरू सुक्न थालेका हुन् तिहार आएको महसुस गराउने फुल बोटमै सुक्न थालेपछि तिहारमा प्राकृतिक फुलका मालाको अभाव हुने भएको छ यस वर्षको तिहार गत वर्षको भन्दा झन्डै एक महिनापछि धकिँदा सयपत्री फुल तिहारका लागि जोगाउन कठिन भएको बागलुङको काठीखोला गाउँपालिका वार्ड नम्बर सातका स्थानीय युवराज शर्माले बताउनुभयो यसपालि तिहार अगावै बोटसहित फुलसमेत सुक्ने ओइलाउने र कुहिने भएपछि धेरै मात्रामा फुल खपत हुने पर्व तिहारमा प्राकृतिक फुलको अभाव हुने अवस्था आएको उहाँले बताउनुभयो मठ मन्दिर तथा शक्तिपीठहरू समेत कोरोनाका कारण बन्द अवस्थामा रहेकाले विगतमा जस्तो अन्य समयमा समेत फुलको खपत छैन घरायसी प्रयोजनका लागि तिहारलाई साँचेका फुल सुक्न थालेपछि स्थानीयवासी चिन्तित छन् सामान्यतया तिन दिन तीनदेखि चार महिना अवधि मात्रै रहने सयपत्री फूल यस वर्ष अत्याधिक वर्षाका कारण पुष्प खेतीमा असर परेको भए पनि जोगिएका फूल मात्रै फुलेका थिए तर यस वर्षको तिहार ढिलो परेकाले फूल जोगाउन नसकेको शर्माले बताउनुभयो कार्तिक दोस्रो सातासम्म फक्रिएका फूल मौसम परिवर्तन भएर चिसो बढ्नुका साथै शीत पर्न थालेपछि एक सातामै कुहिएका छन् नयामिनी नगरभित्रका सडकहरूको मर्मतका लागि लाखौँ रुपियाँ खर्चेर गत वर्ष नै जेसिबी मेसिन खरिद भएको छ त्यो बाहेक हरेकोडामा सडक तथा सार्वजनिक सम्पत्तिको मर्मत गर्नको लागि वडागत रूपमा नगरपालिकाले बजेटको व्यवस्था गर्ने गरेको छ स्रोत साधनको कम भए नभए पनि समयमा काम नहुँदा बागलुङ जिल्लाको जैमिनीका सर्वसाधारण सधैँ अप्ठ्यारो सडकको सामना गर्छन् वर्षाको समयमा बाढी पहिरोले छेदविच्छेद बनाएका सडक समयमा मर्मत गर्न नसक्दा नगर नगरवासीले स्वास्थ्य भोग्दै आएका छन् नगरपालिका हुँदै निर्माण भएको बागलुङको स्मिसेरा बोरिङ शान्तिपुर कृषि सडक र कालीगण्डकी करिडोरको टाकुरी पालुङ पालुङ खोला खण्ड मुख्य सडक हुन् कृषि सडक ठाउँ ठाउँमा कलपट्रेको काम चलिरहेकोले सवारी र सर्वसाधारणले सास्ती खेप्दै आएका छन् भने करिडोर निर्माणाधीन अवस्थामै छ तिनै मुख्य सडक हुँदै गाउँ गाउँमा पुग्ने सडकहरू समयमा मर्मत हुन नसक्दा सर्वसाधारण समस्यामा परेको वडा नम्बर सातका स्थानीय सागर गिरीले बताउनुभयो भयो वडा नम्बर सातको कार्यालय बिराउने हुँदै कालीगण्डकी करिडोर आज जोडिने काली ग्रामीण सडक खण्ड विस्तार गरेको वर्ष बित्यो तर सडकको मर्मत र स्तरोन्नति भने भएको छैन गिरीले भन्नुभयो पहिलो वर्ष हिउँदमा सवारी चले पनि बर्खापछि सवारी आजातमा कठिन बन्दै गयो यो वर्ष त सवारी चल्दैनन् सडकहरू समयमा मर्मत नहुँदा स्थानीयले श्रम र समयको खर्च धेरै हुने गरेको गुनासो गर्न थालेका छन् सडक मर्मतको लागि हरेक वर्ष बजेट विनियोजन हुने गरेको भए पनि एक समयमा काम नहुने गरेको वडा नम्बर सातका स्थानीय रमेश सार्थकले बताउनुभयो गाउँमा कामको सतारो छ तर ओहोर दोहोर गर्ने सडकको अवस्था हेरि नसक्नु छ उहाँले भन्नुभयो सडक बनाउँदा पैदल मात्र मार्ग मासिए चाहिएको बेला गाडी चल्दैनन् सडक मर्मत नहुँदा बिरामी परेका बेला एम्बुलेन्स बोलाउन समेत कठिन हुने गरेको उनीहरूको गुनासो छ नगरपालिकाले भने सडक मर्मतको काम भइरहेको जनाएको छ केही दिनमै गुनासो आएका सडक मर्मत भइसक्छन् प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले भन्नुभयो एउटा जेसिबी सबैतिर डोलाउँदा समय लागेको हो जैमिनीले तेह्रवटा सडकलाई मुख्य सडक भनेको छ वडा कार्यालयसम्म पुग्ने सडक मर्मतमा पहिलो प्राथमिकता रहेको उहाँले बताउनुभयो त्यो बाहेक वडाभित्र निर्माण भएका सडकको तथ्याङ्क नै छैन पालिका मुकाम पुग्ने र वडा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 हाम पनि स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान सात बजेको गलकुत खबर लिएर आउनेछौँ खबर कक्षीबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकुत एफएम एक सय दुई थप्पल चारमै गर्छ सुन्दै गर्नुहोस् नमस्कार